बागलुङ अब समाचार विस्तारमा गलकुट नगरपालिका नम्बर पाँचको टेवामा अवस्थित अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालय र घुम्टेको विकासको लागि सात करोड बजेट विनियोजन भएको छ राष्ट्रिय महत्व बोकेको मूर्तिकला र जिल्लाकै अग्लो पहाड घुम्टेमा सडक विस्तार तथा पूर्वाधार निर्माणको लागि सङ्घीय सरकार तथा गलकुट नगरपालिकाको साझेदारीमा बजेट विनियोजन भएको हो सङ्घीय सरकारको सडसठी प्रतिशत तथा गलकुट नगरपालिकाको तेत्तिस प्रतिशत गरी साझेदारी पूर्वाधार निर्माणको लागि लागि संघीय सरकार अन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पर्यटन विकासका लागि सात करोड रुपियाँ विनियोजन गरेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो गलकोट गलकोत मात्रै नभएर बागलुङ जिल्लासँगै समग्र गण्डकी प्रदेशलाई चिना समेत चिनाउने गरी गलकोटमा गत फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको डिपिआर अनुसार बजेट विनियोजन भएको नगर प्रमुख गैरीले बताउनुभयो मूर्तिकला सँगै र घुम्टेलाई अन्तर्राष्ट्रिय स्तरमै प्रख्यात बनाउने उद्देश्यका साथ नगरपालिकाले योजना बनाई अगाडि बढाएको थियो मूर्तिकला कार्यशाला सञ्चालन गरेको गलकोट कला प्रतिष्ठान र घुम्टेलाई पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार काम काम सञ्चालन गरेको गलकुट घुम्टे पर्यटन विकास केन्द्रसँग छलफल गरी हामीले योजना बनाएका थियौँ नगर प्रमुख गैरेले भन्नुभयो उक्त योजना अनुसार स्थानीय सरकारको समेत साझेदारी हुने गरी संघीय सरकार अन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माग गरिएको थियो संघीय सरकारको गलकुटवासीको मागलाई सम्बोधन गरेको भन्दै नगर प्रमुख गैरेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत धन्यवाद व्यक्त गर्नुभयो अब यो बजेटको स्थायी रूपमा कार्यान्वयन गरी अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालय अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुने गरी योजना अनुसार काम सञ्चालन गर्नुपर्ने गलकुत नगरपालिका कि नगर उपप्रमुख रेणुका खाउचाको भनाइ छ उहाँले गुराँसको पहाडको रूपमा स्थापना गर्न थालिएको घुम्टे शेरसम्म पुग्नका लागि देउरालीसम्म मोटर बाटोको निर्माण गरी सहज बनाउने योजनाले पूरा गर्नुपर्ने बताउनुभयो गलकुत नगरपालिकाले तीन तहको सरकारको साझदारी हुने गरी सञ्चालन गर्ने योजनाको प्राथमिकीकरण समेत गर्ने गरेको छ आगामी दिनमा समेत स्थानीय सरकारको साझदारीमा सञ्चालन गर्न सकिने ठूला योजनाहरूको गुणयोजना बनाई सङ्घ तथा प्रदेश सरकारसँग माग गर्ने जनाएको छ घरकुदको शेरको रूपमा अवस्थित घुम्टेको विकासको लागि गलकुट घुम्टे पर्यटन विकास केन्द्रले पूर्वाधार निर्माण सिद्ध भैरवको मन्दिर पुनर्निर्माण जस्ता योजनाको व्यवस्थित रूपमा कार्यान्वयन गरेको व्यवस्था छ भने घुम्टे गलकुटसँगै गण्डकी प्रदेशको समेत पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत समेत भएको छ त्यस्तै गत फागुन चार गतेदेखि तेइस गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ गलकुट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन बहादुर राणाका अनुसार अहिले विदाको दिनमा कार्यशाला स्तरमा करिब दुईदेखि तिन सय जना आन्तरिक परित्यक पुग्ने गरेका छन् गलकुटमा कलाको अनुसन्धान केन्द्र बनाउने महत्वाकांक्षी लक्ष्य सहित आयोजना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारले पन्ध्रवटा मूर्तिकार बनाए मूर्ति बनाएका आकर्षक मूर्ति बनाएका छन् ढुङ्गा कुदेर गौतम बुद्ध गणेश भगवान तथा मानव सभ्यता भेषभूषा लगायतका प्रतीकात्मक मूर्ति निर्माण गरिएको छ बाह्र करोडको लागत संस्थागतमा गलकोटलाई मूर्तिकलाको अनुसन्धान केन्द्र बनाउने गरी डिपिआर तयार गरेर काम सुरु गरिएको मूर्तिकला कार्यशालाका नेपालका मूर्तिकला कार्यशालामा नेपालका मूर्तिकार ओम ओम खत्री प्रवीर कुमार श्रेष्ठ राजन काफले बुद्ध चौधरी र राजु पिठाकोटी यस्तै जापानका जुनिचिरो सुगी मोतो चीनका लियोयाङ इटालीका बेटिनो फ्रान्सेली फ्रान्सका जेवियर गोन्सालेस ताइवानका लिन्ली जेन क्यानाडाकी जुली ग्लास्पी भारतका टुटु पटनायक र इजरायलका टान्या पेमेजर ब्राजिलका जर्ज लुइज र युक्रेनका मूर्तिकार र माइसको कार्यशालामा सहभागी भएका थिए न्यू लाइफ भूतपूर्व विद्यार्थी समाजको पत्रकार सम्मेलन तथा संस्था घोषणा एवं स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचाल काउचा मगरले न्यू लाइफ बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताउनुभयो न्यू लाइफ बोर्डिङ स्कुलबाट उत्पादित विद्यार्थी बाहिरबाट हेर्दा जति राम्रो देखिन्छन् यस विद्यालय तथा विद्यार्थी राम्रो बन्नको लागि नै उनीहरूको अथक प्रयासबाट नै न्यू लाइफ बोर्डिङ स्कुल यस स्थानसम्म आइपुगेको बताउनुभयो शिक्षा समाज परिवर्तनको मुख्य हतियार भएको बताउनुभयो न्यु लाइफबाट उत्पादन भएका विद्यार्थीहरूले स्कुलको मात्र नभई गलकोट जिल्ला र देशको नाम राखेकाले सम्पूर्ण भूतपूर्व विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो उहाँले न्यु लाइफ बोर्डिङ स्कुलले भूतपूर्व विद्यार्थीहरूलाई कागजी शिक्षा मात्र नभएर नैतिक शिक्षा दिएको पनि बताउनु भएको थियो उहाँहरूले नैतिक शिक्षा पढेको हुँदा आज आफ्नो जिम्मेवारी सँगसँगै समुदायलाई पनि केही गर्नुपर्छ भन्ने हेतुले यो विभिन्न उद्देश्यका साथ यस संस्था खोलेर समुदायमा केही गर्नुपर्छ भनेर आउनुभएको छ उनीहरूको इच्छा आकाङ्क्षा र उद्देश्य आवश्यक पुरा हुनेछ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो कार्यक्रममा संस्थाको स्थापना र उद्देश्यको बारेमा संस्थापक विद्यार्थी चित्र सिंह बुढाथोकीले प्रश्न पार्नुभएको थियो उहाँले समाजले सामाजिक कामहरूमा अग्रसर रहँदै शिक्षा स्वास्थ्य स्वास्थ्य खेलकुदको क्षेत्रमा आवश्यक सहयोगको लागि तत्पर रहेको बताउनुभयो कार्यक्रममा गलकुट नगरपालिका गलकुट नगरपालिकाका सम्पूर्ण ओडा र न्यु लाइफ बोर्डिङ स्कुललाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो त्यस्तै कार्यक्रममा न्यु लाइफ भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष विष्णु बहादुर मल्लले न्यु लाइफ बोर्डिङ स्कुललाई कृतज्ञता प्रदान हस्तान्तरण गर्नुभएको थियो त्यस्तै सम्पूर्ण संस्थापक सदस्य आजीवन सदस्य लगायतका प्रमाणपत्र वितरण गरिएको थियो कार्यक्रममा समाजका संस्थापक शिक्षक मुकुन्द सिंह भण्डारी समाजका संस्थापक विद्यार्थी Chandraman Karki new life boarding स्कुलका प्रिन्सिपल रामप्रसाद शर्मा शिक्षक टङ्कुराज रेग्मी गलकुट नगरपालिका वार्ड नम्बर दसका वडा अध्यक्ष तिलक घरती लगायतले मन्तव्य राख्नुभएको थियो कार्यक्रम न्यू लाइफ भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष विष्णुबहादुर मल्लको अध्यक्षता संस्थापक विद्यार्थी डाक्टर विपिन कुमार श्रेष्ठको स्वागत तथा समाजका सचिव फमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ताराखोला गाउँपालिकामा शिक्षा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएको छ एकता मित्रता र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराको साथ ताराखोला गाउँपालिकामा गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको ताराखोला गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिताको ताराखोला गाउँपालिकाका प्रमुख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 छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच सुरेश खत्री म्यानेजिङ डाइरेक्टर पेन्गोलिङ travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आए ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अठसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला गलकुट नगरपालिका वार्ड नम्बर नौ शिक्षा दरबार स्थित लक्ष्मीनारायण मन्दिरको त्रिपन्नौ वार्षिकोत्सव तथा ब्रह्म उत्सव सम्पन्न भएको छ कार्यक्रममा बागलुङ नगरपालिका वार्ड नम्बर चार कुण्डुले फेदी मन्दिरका उत्तराधिकारी स्वामी ऋषि प्रवणाचार्यले हिन्दू धर्मको संरक्षणमा हामी सबैले गर्न सक्यौँ भने हामी सबैका धार्मिक सम्पदाहरू संरक्षण हुने विश्वास दिलाउनु भएको थियो मन्दिरको संरक्षण गरेर पर्यटकीय स्थलसँग जोड्ने गर्ने कुरामा समेत जोड दिनुभएको थियो मन्दिरका पिथाजित स्वामी जगन्नाथ आचार्यले हिन्दू धर्म मान्नेहरूले आस्था गरेर हिन्दू धर्मको संरक्षण गर्ने बताउनु भएको थियो कार्यक्रममा भजन कीर्तन कीर्तन तथा सहित मन्दिर परिक्रमा गरी गौमती खोलामा भगवान अभिषेक अभिषेक गरी घर घरमा आएर धुपबत्ती गरी मन्दिरमा आई समापन भएको थियो मन्दिर व्यवस्थापन समिति अध्यक्ष इन्द्रमणि शर्मा सापकोटाको अध्यक्षता तथा सचिव यज्ञ प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो राष्ट्रिय राजमार्गमा सूचीकृत भए पनि ढोरपाथन जाने सडक भोजी खोलाको किनारै किनार काम चलाउ मात्रै छ पहिरोले छेदविच्छेद भएको बुर्तिबाङ ढोरपाथन सडकको अधिकांश खण्ड खोलाको बगरबाटै ट्र्याक खुलाइएको हो खोलाको बगरमा ट्र्याक खोलिएकोले अप्ठ्यारो गरी जीप र ट्र्याक्टर गुडेका छन् गत भदौ सत्र गतिको विनाशकारी बाढी र पहिरोले एक सय छब्बिस घरको बस्तीसँगै झन्डै दस किलोमिटर खण्ड सडक बगेको थियो ढोरपातन नगरपालिकाले सडकको अस्थायी ट्र्याक खोले पनि थप स्तरीय बनाउने काम अझै सुरु भएको छैन ढोरपातन जाने पर्यटकले खोलाको बगरे बगर कष्टकर यात्रा गरिरहेका छन् सडकको बिजोको अवस्था कहिले सहज हुन्छ हुने भनेर उपभोक्ताले चिन्ता समेत व्यक्त गर्न थालेका छन् हिउँद भएकोले अप्ठ्यारो भए पनि गएर आयो तर बर्सातमा फेरि विपत्ति आउने जस्तो देखिन्छ बागलुङ नगरपालिका वडा नम्बर नौका प्रसाद शर्माले भन्नुभयो सडक बनाउने काममा कामै भएको छैन गत भदौको पहिरो पछि तटका साल सामान ढुवानी गर्न नगरपालिकाले खुलाएको खोला बगरको बाटोमा अहिले पनि जबरजस्ती सवारी गोडेको उहाँले बताउनु भयो भोजी खोलामा वर्षातको पानीको सटह बढ्न साथ अहिले खुलाइएको ट्र्याक सडकको ट्र्याक बगाउने वडा नम्बर नौका अध्यक्ष हरिबहादुर घरती मगरले बताउनु भयो सडकले मापदण्ड अनुसारको बनाइएकै छैन काम चलाउमा सवारी गोडिरहेका छन् घरती मगरले भन्नुभयो समयमा सडक बनाइएन भने पश्चातमा अर्को दुर्घटना हुने खतरा पनि छ एक दशक अघि सरकारले ढोरपातन सालझण्डी सडक आयोजना सुरु गरेको हो तर आयोजनाले कहिले पनि ढोरपाटन क्षेत्रमा लगानी गरेकै गरेको छैन यो सडक सहजभन्दा तराईबाट छोटो दूरीमा ढोरपाटन पुग्न सकिन्छ ढोरपाटनकै लागि सडकको नाम र रेखाङ्कन भयो तर अहिलेसम्म ढोरपाटन लक्षित बजेट लगानी भएकै छैन ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले भन्नुभयो म कराउँदा कराउँदा हैरान भइसकेको छु तर आयोजनाका साथीहरू काम गर्न तयारी छैनन् सालजनले अर्घाखाँसी र गुल्मीसम्म आइपुग्दा हरेक वर्षको बजेट सकिएको भन्दै फर्केको उहाँले टिप्पणी गर्नुभयो गत भदौको बाढी पनि आयोजनाले ढोरपाता लक्षित काम गर्न लगाएको उहाँले बताउनुभयो तत्काल ट्र्याक खोल्न लागेपछि नगरपालिकाले सघाउन दुईवटा डोजर पठाएपछि फेरि काम सुस्ताएको समेत नेपालीले बताउनुभयो यो सडक खण्डको बोबाङदेखि फलेघर र देउरालीमा बढी जोखिमको सडक छ यो सडकबाट ढोरपातनका झण्डै एक हजार घरका बासिन्दाले यात्रा गर्छन् रुकुमतर्फ जाने पर्यटक समेत गर्दा दैनिक सयौले शास्ति खेपिरहेका छन् नेपाली सेनाको ब्यारेक र तिब्बती शरणार्थी शिविरका लागि पनि दैनिक उपभोग्य वस्तु यहीँबाट ढुवानी गर्नुपर्छ सडकको कमजोर अवस्थाले फेरि जोखिम निम्पनाउने खतरा देखिएको मगरले गुनासो गर्नुभयो धौलागिरी अस्पताल बागलुङमा बोरिङ प्रविधिबाट जमिन मुनिको पानी निकालिएको छ झण्डै दुई सय बिस मिटर जमिन मुनिबाट अस्पतालका लागि आवश्यक पानी निकालिएको हो बिहिबारसम्म ड्रिलिङ गर्दा जमिन मुनि पानीको स्रोत भेटिएको अस्पताल विकास समितिले जनाएको छ बोरिङ प्रविधिको पानी निकाल्दा अस्पतालले प्रयोग गर्दै आएको ट्याङ्करको पानी विस्थापित हुनेछ सामाजिक विकास मन्त्रालयको सहयोगमा जमिन मुनिको पानी निकालेर प्रयोगमा ल्याउन लागि हो पानी निकाल्ने काम सकिएकाले बाँकी संरचनाको काम अघि बढाइने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शैलेन्द्र विका पोखरेलले बताउनुभयो डिएच रक ड्रि ड्रिलिङले केही दिन अघिबाट बोरिङ खन्ने काम थालेको थियो कम्पनीले दुई साताभित्रै दुई सय बिस मिटर जमिनमुनिबाट पानी निकालेको कम्पनीका सुपरभाइजर सूर्य चिमरियाले बताउनुभयो प्रति सेकेन्ड दुई दशमलव पचहत्तर लिटर पानी निकाल्ने लक्ष्य छ बोरिङ खन्नका लागि मात्रै मन्त्रालयले चालिस लाख रुपियाँ बजेट विनियोजन गरेको थियो खन्ने काम उना उन्नाइस लाख र जेनेरेटर र प्लम प्लम्बिङको काम बाँकी रकमले गर्ने हो अस्पतालका लेखा अधिकृत झलक आचार्यले भन्नुभयो रकम अपुग नहोला छ कम भए मन्त्रालयमा लेखी पठाउँछौ जमिन मुनिबाट आएको पानीलाई एक लाख लिटरको ट्याङ्कीमा जम्मा गरेर अस्पताल भवनमा वितरण गरिनेछ ट्याङ्की निर्माणको लागि मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मार्फत चालिस लाख रुपियाँ बजेट विनियोजन गरेको छ तत्कालका लागि मजु मौजुदा ट्याङ्कीको प्रयोग